हिमाली स्वरहरू अनलाइन रेडियोको साङ्गीतिक प्रस्तुति आरोह अवरोहमा म सहदेव तपाईँलाई साङ्गीतिक स्वागत गर्दछु हिमाली स्वरहरू नेपाली अनलाइन रेडियो कार्यक्रम हो र यो कार्यक्रम हामी न्युयोर्क सहरबाट तयार पार्छौँ हाम्रा कार्यक्रमहरू इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सकिन्छ हाम्रा कार्यक्रमहरू तपाईँले आफ्ना आइपड अथवा एमपी थ्रीमा पनि डाउनलोड गर्न सक्नुहुन्छ हामी विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँका सामु प्रस्तुत गरिरहेका हुन्छौँ साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा हामी विविध साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम लिएर अमेरिका आउनुभएका विविध सङ्गीतकर्मीहरूसँग कुराकानी गरेर उहाँहरूकै सङ्गीतहरू बजाउँछौँ र उहाँहरूसँगै साङ्गीतिक आरोह अवरोहको भलाकुसारी पनि गर्छौँ आज हाम्रो भेट भएको छ नेपाली सङ्गीताकाशका युवा गायक जगदीश समालसँग जगदीश समालका गीतहरू तपाईँले सुन्नुभएको हुनसक्छ जगदीश समालका गीतहरू तपाईँले हेर्नु पनि भएको हुनसक्छ टेलिभिजनमा अथवा युट्युब च्यानलहरूमा आज जगदीश समालसँग हिमाली स्वरहरूको भेटघाट भयो न्युयोर्कमा आउनुहोस् एकैछिन जगदीश समालसँग कुराकानी गर्दै उहाँले नै गाउनुभएका विविध सुमधुर गीतहरू सुनौ कार्यक्रमको सुरुमा हामी प्रस्तुत गर्दैछौँ जगदीश समाललाई स्थापित गराउन सफल धेरै मध्येको यो एक गीतबाट सुकेको दिलमा आगो आँखा चिम्लेको छैन जुन हेर्दैछु प्यासी आँखामा बादल छाएर अब भने म गायक जगदीश समालसँग कुराकानी गर्न गइरहेको छु मलाई जस्तै तपाईँलाई पनि सायद लाग्न सक्छ यो समाल भनेको के हो मैले गायक जगदीश समाललाई सुरुमै यो समाल भनेको के हो भनेर सोधेको थिएँ समाल मगर मगर जातिको एउटा ब्रान्च भन्नु मगरमा पर्छ तपाईँको नेपालमा घर कहाँ हो मेरो सुदूरपूर्व इलाम हो अनि अहिले हामी अमेरिकाको न्युयोर्कमा बसेर कुराकानी गरिरहेका छौँ अनि न्युयोर्कमा आइपुग्नु भएको कति समय भयो तपाईँ यहाँ आइपुगेको ठ्याक्कै दुई महिना भयो कस्तो भइरहेछ तपाईँको दुई महिनाको साङ्गीतिक यात्रा यो दुई महिनाको दौरानमा जस न्युयोर्कमा न हामीले न्युयोर्कबाटै सुरु गरेको प्रोग्राम चाहिँ त्यस पछाडि चाहिँ धेरै ठाउँमा गयो जस्तो बाल्टिमोर यता बोस्टनमा गयौँ अनि New Hampshire Atlanta Colorado San Francisco Los Angeles Oregon Seattle धेरै ठाउँ नै प्रोग्राम गर्ने अवसर पाएँ होइन धेरै नै रमाइलो भयो अनि भर्खरै अब प्रोग्राम सकेर थगाइ मार्ने क्रम छ कलाकार भएपछि त है देश विदेश मजासँग घुम्न पाइन्छ है त्यो अवसर चाहिँ पाइरहेको छु भनौँ न अब अमेरिका बाहेक पनि पहिला पनि धेरै ठाउँमा गएको छु ए जस्तै कुन कुन ठाउँमा म हङकङ मेरो पहिलो विदेश यात्रा चाहिँ हङकङबाट सुरु भएको त्यहाँ चाहिँ म धेरै नै पल्ट जस्तो तिन चारपल्ट नै गइसकेँ त्यो बाहेक अनि जापान गएको छु युरोपको प्राय प्राय कन्ट्रीहरू गएको छु युके लगायत यो स्विजरल्यान्डहरू सबै सबै गएको छु जस नेपाली श्रोताहरूले नेपाली कलाकारहरूलाई कति माया गर्नुहुँदो रहेछ धेरै नै माया जहीँ जाँदाखेरि पनि एकदमै माया पाए पाएको छ जस्तो साउदी अरबमा जाँदाखेरि पनि त्यहाँको दर्शक त्यहाँ प्रोग्राम गर्ने खासमा नमिल्दो रहेछ तर अहिलेको अवस्थामा चाहिँ नेपाली दाजुभाइहरूले एकदमै कडा त्यो परिश्रम गरेर भनौँ न त्यहाँको स्थिति पनि नआगेर अहिले प्रोग्रामहरू गरिराख्नु भएको छ अस्ति म जाने मौका पाएको थिएँ त्यहाँ पनि त्यस्तै रमाइलो भएको थियो हरेक ठाउँमा जाँदाखेरि धेरै नै मायाहरू पाइन्छ अब अहिले हाम्रो यो कार्यक्रम सुनिरहनुभएका श्रोताहरूले तपाईँलाई प्रत्यक्ष नचिन्न पनि सक्नुहुन्छ होइन तपाईँको गीत नसुन्न पनि भाव हुनसक्छ अथवा सुन्नु पनि भाव हुनसक्छ विभिन्न अनलाइन मार्फतबाट आजभोलि गीतहरू विभिन्न माध्यमबाट हामी सेयर हुन्छौँ सुनिरह हुन्छौँ तपाईँलाई जगदीश समाल भन्ने बित्तिकै मैले नाम लिएँ अहिले हामी कुराकानी गरिरहेछौँ भन्यो भने श्रोताहरूको मनमा प्रायः कुन गीत ताजा भएर आउँछ होला मलाई यो नै भन्नु त गाह्रो हुन्छ जस्तो अब धेरै नै अगाडिदेखि मलाई सुनिराख्नु भएको छ यदि श्रोताहरूले भनेदेखि मलाई चाहिँ अब सुरुवातमा मलाई चिनाएको गीत चाहिँ अब थोर बहुत श्रोताहरूले चिन्नुभएको गीत चाहिँ आधा उमेर निन्द्रामा बित्यो आधा चाहिँ हाँस भन्ने थियो त्यस पछाडि आएर अब धेरैवटा गीत कसैलाई कुन कसैलाई कुन मनपर्छ कुनै कसैले कुन गीतको हिसाबले मलाई मन पर्नुहुन्छ होला अनि कसैले कुन गीतको हिसाबले यो नै भनेर ठ्याक्कै भन्नु चाहिँ गाह्रो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 थिएँ त्यो त्यो हिसाबले हेर्दाखेरि चाहिँ रेकर्डिङको हिसाबले चाहिँ चौध वर्ष जस्तो भयो चौध वर्ष भयो अनि अब धेरैले यो प्रश्न सोध्नुहुन्छ होला तपाईँलाई साङ्गीतिक यात्रामा कतिको सन्तुष्टि हुनुहुन्छ भनेर तपाईँको उत्तर के आउँछ प्रायः जसो पक्कै पनि सन्तुष्टि छु किनभनेदेखि अब मेरो बच्चादेखिको चाहना हो गीत गाउने भनेको त्यो आफूले जुन चाहना गरेको थिएँ त्यही चिजहरू नै प्राप्ति भइरहेछ होइन अझै गर्नु धेरै नै छ तर पनि त्यही लाइनमा छु त्यो त्यो हिसाबले आत्मसन्तुष्टि छ हजुर अनि यता यो कन्सर्टतिर हेर्दाखेरि कलाकारहरूले एकदमै राम्रो अपर्च्युनिटी पाउनुहुन्छ होइन भन्छन् आम्दानीको हिसाबले चाहिँ तपाईँलाई यो कुरा सोध्न मिल्छ कि मिल्दैन पनि पक्कै पनि मिल्छ अब जस्तो आम्दामीको हिसाबले पनि त्यस्तो साह्रो नराम्रो छैन नेपालमै पनि नेपाली आर्टिस्टहरूले पनि अहिले गीत सङ्गीतमै लागेर बाँचि नै राख्नु भएको छ होइन तर पनि एउटा गीत सङ्गीतमा लागेर नै एउटा करोड करोडपति हुने सपना त बोक्नु भएन अब त्यो त्यो नहुनु पनि सक्छ नहुनु पनि सक्छ त्यो तर जस मेहनत गर्ने मान्छेलाई जस आम नेपाली एउटा साधारण नेपालीको जीवन स्तर भन्दा अलिकति राम्रै नै स्तरमा चाहिँ उसले बाँच्न सक्छ जस अनि अर्को एउटा कुरा सोधौँ नेपालबाट कलाकारहरू यहाँ आउने जुन विशेष गरेर अमेरिकामा आउने चाहिँ एउटा त्यो लिएर आउने एउटा ग्रुप नै छ अझै अलि त्यो अर्कै शब्द प्रयोग गरेर माफिया नै छ भन्छन् होइन अनि उहाँहरूले चाहिँ कलाकारहरूलाई पैसा लिएर दिएर यहाँ आएर बस्ने यहाँ बसाउने व्यवस्था गर्छन् भन्छन् सुन्नुभएको छ यस्तो कुराहरू धेरै नै सुनेको छु होइन धेरै नै सुनेको छु सुरुवातदेखि नै जस धेरै वर्ष अगाडिदेखि नै त्यस्तो कुराहरू भइ नै रहेछ अहिले पनि त्यस्तो भइ नै रहेछ जस्तो लाग्छ मैले धेरै सुनेको छु त्यो कुराहरू त्यसमा तपाईँको के विचार छ कोही कलाकारहरू पीडित हुनुभएको छ कि त्यसमा यस्तो हो मैले अब त्यो पहिला चाहिँ अब बुझेको थिइनँ होइन अब जस्तो कतिपय चाहिँ अब नेपालमा पनि सबै कलाकारलाई सबैलाई राम्रै हुन्छ भन्ने पनि छैन जो मिहिनेत गर्नुहुन्छ जसलाई अलिकति भाग्यले पनि साथ दिनुपर्छ कतै कतै कसैलाई फेरि विदेशै बस्ने पनि रहर पनि हुन्छ अनि त्यो होला भनेर मैले खासमा सोचेको थिएँ तर मैले अमेरिका आएपछि चाहिँ अलिकति अर्कै फिलिङ गरेँ मैले पनि कस्तो भनेदेखि यो ठाउँ चाहिँ अलिकति धेरै अवसरहरू भएको ठाउँ रहेछ होइन अलिकति एउटा आर्टिस्ट भएर जो एउटा उसको कलाहरूलाई प्रस्फुटन गराउने ठाउँहरू पनि धेरै नै पाएँ यहाँ चाहिँ मैले त्यो हिसाबले हेर्दाखेरि अलिकति बेस्टै ठाउँ रहेछ त्यही कारणले गर्दाखेरि धेरै आर्टिस्टहरू आउनु चाहँदो रहेछ भने मैले फिलिङ मलाई पनि आयो हजुर तपाईँलाई केही समय अझै बढी अमेरिकामा बस्ने मन छ कि अझै नेपाल जानुहुन्छ पक्कै पनि मेरो सुरुमा त सोच थिएन नेपालबाट हिँड्दाखेरि चाहिँ म अलिक बस्छु जस्तो मलाई लागेको थिएन खासै प्रोग्राम सकेपछि तुरन्तै फर्किउँला भनेको थिएँ तर मेरो प्रोग्राम सकियो र पनि म अहिले बसिरहेको छु कारण चाहिँ मलाई पनि यो ठाउँ मन पऱ्यो होइन अनि के भनेदेखि यो ठाउँबाट प्राप्त हुने एउटा अवसर चाहिँ मैले लिएर गएँ भने सायद नेपाली आम नेपालीलाई पनि फाइदै हुन्छ होला मलाई अवश्य पनि फाइदा हुन्छ भन्ने सोचेर अलिबार बस्ने निर्णय गरेको छ हजुर अब यो तपाईँको व्यक्तिगत भावनापछि अब अलिकति सङ्गीतकै कुरा गरौँ थुप्रै गीतहरू गाउनुभयो होला थुप्रै एल्बमहरू निकाल्नुभयो होला अहिलेसम्म श्रोताहरूले तपाईँको कुन कुन एल्बमहरू बजारमा सुन्न अथवा हेर्न पाउनुहुन्छ मेरो सुरुमा निस्केको चाहिँ दुई हजार सन्ताउन्न सालमा लहर भन्ने एल्बम थियो त्यसको गीतहरू चाहिँ प्रायः प्रायः सबै नै मन पर्नु भएको थियो सेन्टिमेन्टल आधुनिक गीतहरू थियो त्यस पछाडि दुई हजार उन्साठी सालमा चाहिँ एउटा बुलबुल भन्ने एउटा पूर्ण गजल एल्बम थियो त्यसमा चाहिँ एउटा एकल गजल एल्बम सायद नेपालमा त्यो एकल गजल मात्रै समेटेको एल्बम सायद त्यो पहिलो हुनसक्छ त्यस पछाडि आएर दुई हजार बाहन्न सालमा चाहिँ मैले यात्रा भन्ने एल्बम निकालेँ त्यो बिचमा हाम्रो सुकमित गुरुङदीसँग तपोपन भन्ने एल्बममा दुईजना भएर काम गऱ्यौँ अनि प्रतिमाराज भण्डारी भन्ने दिदी हुनुहुन्छ एकदमै राम्रो गाउने दिदी उहाँसँग पनि मैले एउटा साथ भन्ने एल्बममा काम गरेँ अनि पछिल्लो समयमा चाहिँ मैले जस निकालेको चाहिँ पैँसठी सालमा हो त्यस पछाडि चाहिँ एउटा एल्बम चाहिँ गीत गाइरहेको छु मैले हाम्रो भरत लामा दाईको शब्द सङ्गीतमा त्यो बजारमा आउनु बाँकी छ अनि त्यो बाहेक कलेक्सन एल्बमहरू पनि धेरै गएको छ हजुर यो धेरै एल्बमहरूमध्येको एउटा गीत फेरि हाम्रो श्रोताहरूलाई यो बिचमा सुनाउनु है अब मेरो पहिलो गीत जुन गीतले मलाई चिनायो त्यो गीतलाई मैले जहाँ पनि गुनगुनाउनु पर्ने हुन्छ किनभनेदेखि त्यो मेरो जन्मदिने गीत भनौँ न मलाई यो सङ्गीत क्षेत्रमा त्यो गीत गुनाउन चाहन्छु आधा उमेर निन्द्रैमा बित्यो आधा चाहिँ हाँस खेलैमा हो गर्नु के छ र मर्नु छ एक दिन लानु के छ र हो गर्नु के छ र मर्नु छ एक दिन लानु के छ र Sarah. चुडी गर्दा गर्दै केसै फुलिसक्यो राजै केसै फुलिसक्यो हो लुछा चुडी गर्दा गर्दै केसै फुलिसक्यो राजै केसै फुलिसक्यो थुङ्गे फुल फुल्थ्यो छ संसार सबै आफ्नै खान्थे गयो बाढी पहिरो राजै गयो बाढी पहिरो हो संसार सबै आफ्नै खान्थे गयो बाढी पहिरो राजै गयो बाढी पहिरो बाँकी मेरो त्यसै त्यसै बगे जस्तै भयो हो गर्नु के छ र मर्नु छ एक दिन लानु के छ र हो गर्नु के छ र तपाईँले यो घुमघामको क्रममा धेरै समयदेखि बस्नुभएका नेपाली कलाकारहरूलाई भेट्नुभयो होला तपाईँ बल्टिमोरमा जानुभएको थियो भन्नुभयो बल्टिमोरमा त धेरै नेपाली कलाकारहरू त्यहाँ बसोबास गर्नुहुन्छ के भन्नुहुन्छ उहाँहरूको अनुभव तपाईँहरूलाई सेयर गर्दाखेरि के भन्नुहुन्छ उहाँहरूले हुन त अब कतिपय आफ्नो आफ्नो भोगाइ होला कतिपयले एकदम पोजिटिभ कुराहरू गर्नुहुन्छ कतिपयले अलिकति अलिकति फर्स्टेज टाइपको फ्रस्ट्रेसन भएको कुराहरू पनि गर्नुहुन्छ त्यो आफ्नो आफ्नो भोगाइ होला तर मैले पनि जति ठाउँमा देखेँ सबैजनाले एकदम राम्ररी बस्नु भएको रहेछ सम्हालेर जे होस् नेपाललाई धेरै नै माया गर्नुहुँदैछ नेपाली कलाकारहरू जस्तो लाग्यो मलाई हजुर तर अब उहाँहरू सम्हालेर राम्रोसँग बस्नु भएको हुनसक्छ तर उहाँहरूको जुन किसिमको त्यो क्रिएटिभ क्रिएटिभिटी हुन्छ नि साङ्गीतिक सृजना भनौँ गीत गाउनेहरूको लागि फिल्म खेल्नेहरूको लागि फिल्मको कुराहरू भनौँ ड्रामा खेल्नेको लागि ड्रामाको कुराहरू भनौँ त्यो त सबै निष्क्रिय भएको जस्तो अनुभव गर्नुभयो कि कतै त्यो चाहिँ मैले एउटा नराम्रो पक्ष भने चाहिँ त्यो मैले पाएँ किनभनेदेखि एउटा नेपालमै भइदिएको भए अथवा नेपाल आउने जाने मात्रै गरेर जस आफ्नो क्रिएसनहरू चाहिँ दिइराख्नु भएको भए चाहिँ हुन्थ्यो उहाँले तर कतिपय चाहिँ टोटल्ली यतै नै धेरै नै वर्षदेखि बसिराख्नु भएको रहेछ त्यो त्यो देख्दाखेरि चाहिँ अलिकति दुःख लाग्यो त्यो बाहेक चाहिँ अब उहाँहरूले चाहिँ अब फेरि पनि आफ्नो आफ्नो लाइनबाट नेपाली गीत सङ्गीतलाई होस् अथवा नेपाली फिल्म क्षेत्रलाई कुनै पनि एउटा कलाको क्षेत्रबाट नेपाललाई अझै पनि उहाँहरूले केही गर्न सक्नुहुन्थ्यो जस्तो लाग्छ मलाई हजुर तपाईँ पनि फेरि यहाँ बस्दा बस्दै फेरि गीत पनि गाउन छुट्यो दर्शकसँगको श्रोता दर्शक श्रोतासँगको सम्बन्ध छुट्यो भने त फेरि मेरो मामलामा चाहिँ त्यस्तो पक्कै नै हुँदैन होला किन भन्दाखेरि मलाई चित्तै नै बुझेको छैन अझै पनि गीत सङ्गीतबाट होइन चित्त बुझेर बसेकै होइन मैले धेरै नै गर्नु बाँकी छ मलाई अझै पनि छटपट्टि भइरहेको छ यो अब यो दुई चार महिनाको बसाइ पनि मलाई धेरै नै छटपट्टि हुन्छ होला सायद तर त्यो बिचमा पनि गीत सङ्गीतभन्दा टाढो हुन्न यहीँ बसे पनि गीत सङ्गीतभित्रै म रहेर बस्नु बस्छु त्यही त तपाईँ त भर्खरकै देखिनुहुन्छ कति वर्ष गर्नुभयो माइन्ड गर्नुहुन्न कि खास अलिकति उमेरकै हिसाबले भन्नुपर्दा त्यो साह्रै भर्खरको पनि होइन तिस नागि नै सकेँ होइन अलिकति अब त्यति साह्रै बुढो पनि भन्नु नमिल्ने भर्खरको पनि भन्नु नमिल्ने उमेरमा छु अहिले जस तपाईँ हेर्दाखेरि र देखिँदाखेरि अब म सरकै उमेरको देखिनुहुन्छ होइन हामी सबै एउटै उमेरको छौँ अनि घरजम गरिसक्नुभयो भइसक्यो मेरो एउटा छोरा पनि छ अनि उनीहरू अहिले काठमाडौँमै छ हजुर अनि अब अलिकति पारिवारिक रूपमा तपाईँको परिवारले तपाईँलाई गायक जगदीश समाल नभएर श्रीमान जगदीश समाल भनेर बढी माया गर्नुहुन्छ होइन अथवा गायक पनि भनेर माया गर्नुहुन्छ होला अनि त्यस भएपछि त्यसरी हेर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ अब अमेरिकामा बस्यो हुन्थ्यो गीत सङ्गीतबाट नियमित पैसा नआउला कहिलेकाहीँ अब सधैँ हुँदैन नि त यहाँ बसेर चाहिँ पैसा कमाए हुन्थ्यो हो त त्यतै बस्नुहोस् भन्नुहुन्छ कि मेरो मामला चाहिँ त्यसो भनेको कि चाँडै फर्किने भन्नुहोस् नबिर्से तिमीलाई नपाए तिमीलाई हो नबिर्से तिमीलाई नपाए तिमीलाई नबिर्से as to know जी जननी जन्म भूमीच्या स्वर्गादपि गरी यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू अनि अहिले अब नयाँ रूपमा तपाईँको अमेरिकामा बसेर अरू म्युजिक भिडियोहरू निकाल्ने अथवा गीतहरू केही नयाँ लेख्ने अथवा गाउने तयारी गर्नुभएको छ कि यहीँ चाहिँ अब तत्कालमा म भर्खरै अब सुरुवात हुनेछ यहाँ होइन दुई चार दिन मात्रै भयो त्यो सोच बनाएर बसेर त्यही कारणले गर्दाखेरि अब अहिले नै गीतहरू सङ्गीत गर्ने अथवा अहिले रेकर्ड गर्ने कुराहरू अहिले नै थालेको छैन किनभनेदेखि भर्खरै मात्रै मैले प्रोग्राम सकेँ नेपालमा पनि एउटा एल्बम गीत गाएर रिलिज पनि नभएको मैले थाहा छु त्यो कारणले गर्दाखेरि अब यहीँको बसेको क्रममा यहीँको गीतकार सङ्गीतकारहरूसँग बसेर काम गर्ने यहाँको म्युजिकल ग्रुपहरूसँग बसेर काम गर्ने प्रोग्रामहरू गर्ने अब अलिकति नेपालकै म्युजिकल इन्भाइरोमेन्ट साङ्गीतिक इन्भाइरोमेन्टको कुराहरू गरौँ आजभन्दा धेरै धेरै सङ्गीतहरू बजारमा सुन्न पाइन्छ नयाँ नयाँ गीतहरू निकै चर्चित पनि हो भनिन्छ अनि नेपालमा चाहिँ त्यो गीतको आम्दानीहरू हुन्छ नि त्यो मोबाइलमा त्यसलाई त्यो जाने सिआरबिटी कस्तो छ त्यो तपाईँको गीतको कस्तो छ रेस्पोन्स सिआरबिटी पनि राम्रो नै गइरहेछ जस एकदमै अब सिआरबिटीको एउटा लहर छ नेपालमा जस हरेक जुनै पनि गीत गाउँछ कम कुनै धेरै जान्छ कुनै कम जान्छ हरेक गीतहरू नै सिआरबिटीमा आफैले फोन गर्दाखेरि कहिलेकाहीँ श्रोताहरूकोबाट अथवा आफन्तकै मोबाइलमा पनि त्यो सुनिन्छ त्यो गीत सङ्गीतको राम्रो आएको छ नेपालमा पनि एउटा क्यासेट बिक्रीको हिसाबले चाहिँ खस्के पनि त्यो अरू अरू माध्यममा निस्किरहेको छ जस्तो अहिले प्रोग्राम गर्ने माहौल पनि छ हरेक गाउँ गाउँमा गाविसहरूमा पनि एकदमै ठुल्ठुलो प्रोग्रामहरू गरिरहेको छ महोत्सवहरू गरिरहेको छ त्यही कारणले गर्दाखेरि नेपाललाई पनि कलाकारहरू धेरै नै बिजी छ अनि अब यहाँको श्रोताहरूले यहाँ बस्नुभएका श्रोताहरूले नेपालको साङ्गीतिक बजारको बारेमा जान्नुपर्ने बुझ्नुपर्ने सुन्नुपर्ने कुराहरू के छन् होला नेपालमा अब कहिलेकाहीँ अब धेरै ठाउँबाट सुनिन्छ अथवा धेरैको मुखबाट सुनिन्छ नेपाली गीत सङ्गीत चाहिँ एकदमै पहिला मात्रै राम्रो थियो अहिले आएर चाहिँ एकदमै नराम्रो भइरहेको छ भन्ने तर त्यस्तो होइन मलाई चाहिँ धेरै नै गीत सङ्गीत पनि एउटा क्वालिटीको म्युजिकहरू पनि आइरहेछ अहिले त्यतिकै रेकर्डिङको हिसाबले होस् अथवा सिङ्गरहरू पनि एकदमै माझेर आइरहेको छ कम्पिटिसन गर्ने एकदमै अहिले कम्पिटिसनबाट माथि आउनु भनेको अहिलेको स्थितिमा धेरै नै गाह्रो जस्तो छ त्यहाँ धेरै नै राम्रो राम्रो कलाकारहरू पनि जन्मिनु भएको छ अनि साङ्गीतिक माहौल पनि दर्शक श्रोताहरूले पनि गीत बुझ्नु थाल्नु भएको छ धेरै राम्रो गीतहरू सुन्नु थाल्नु भएको छ साङ्गीतिक माहौल एउटा विकास हुँदैछ अब त्यही हो क्यासेट बिक्री नभए पनि अब त्यसको बदलामा अब अब नयाँ प्रविधिको केही अब आउँला त्यो चाहिँ अब नेपालमा हुनु विकास हुनु बाँकी छ हजुर अब हाम्रो कुराकानीको अन्त्यमा तपाईँको अर्को एउटा सुमधुर गीत हाम्रो श्रोताहरूलाई सुनाउनुहोस् न हामी तपोवन भन्ने गीत पनि धेरै श्रोताले मन पराउँथ्यो अलिकति गुनगुनाउन चाहन्छु तपोवन माझा अपना देऊ मलाई सहन्छु कष्ट दुई काँडा माझ झेलिन देऊ मलाई तपोवन हस् एकदम खुसी लाग्यो यो तपाईँले भर्खरै गाउनुभएको गीत मेरो पनि यो म्युजिक सुन्ने भाँडोमा पनि छ है पनि सुनिरहेको छु मलाई पनि मनपर्छ तपाईँको गीतहरू तपाईँको गीतहरू सुनिरहेको थिएँ आज प्रत्यक्ष भेट भयो खुसी लाग्यो अनि यसरी कुराकानी गर्ने समय दिनुभयो एकदम खुसी लाग्यो है हजुरलाई पनि धेरै धेरै धन्यवाद अब यहाँ आएर यसरी होइन यहाँको दर्शक श्रोताहरूसँग मेरो केही कुराहरू सेयर गर्ने अवसर यहाँले दिलाउनु भयो धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू तपुवन तपना तप्न देऊ मलाई सहन्छु कष्ट दुई कडा माझ झेलिन देऊ मलाई तपुवन मुलको थोपा बनी खसिदेऊ तपवन माझा तपना देऊ मलाई सहन्छु कष्ट दुई कडा माझा Oh tirumalai नवग्रहको यो भलाकुसारी तपाईँलाई यो भलाकुसारी कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू हामीलाई लेखी पठाउनुहोस् हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot ओर्गमा हाम्रा अन्य विविध रेडियो कार्यक्रमहरू पनि सुन्नुहोस् तपाईँको पनि भेट यसै गरी विविध सङ्गीतकर्मीसँग भयो र उहाँहरूसँगको भलाको सारी हिमाली स्वरहरू मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क भर्खरै सुन्यो इमेल ठेगाना हो नेपाली जगदीश पनि आफ्नो प्रतिक्रियाहरू हामीलाई दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर हो तिन चार सात दुई चार आठ नौ चार दुई छ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद गायक जगदीश समाललाई आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिनुभएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद र गायक जगदीश समालसँग भेटघाट गर्ने साँझो पाँजो मिलाइदिनु भएकोमा लव बुढा मगरलाई पनि धेरै धेरै धन्यवाद म सहदेव यस्तै विविध सङ्गीत गरिएको साङ्गीतिक भलाखुसारी आरोह अवरोह लिएर फेरि पनि आउने नै छु सङ्गीत तपाईँको जीवन हाम्रो शुभकामना समझ न वो के suddenly खाँदैछन् होला आँगनमा बसी मलाई नै सम्झेर दसैँ आयो तिहार आयो घर आँगन लिपेर परदेशमा बसी বোকে देउसी र भैली पर रेडियो हिमाली स्वर सुनाओ